अठे त अठै हुँदैन गोजीमा हेऱ्यो त गाठै हुँदैन तिमीको नसामा झुम्न मन लाग्यो तिम्रो गालीमा झुम्न मन लाग्यो तिम्रो गालीमा झुम्न मन लाग्यो मलाई विश्वास गरिदेऊ तिम्रो मायाको नसामा जुम्न मन लाग्यो तिम्रो गाली जुम्न मन लाग्यो खादिन रक्सी चुरोट खादिन तिमलाई नले जाँदिन तिम्रो मायाको नसामा झुम्न मन लाग्यो तिम्रो गालेमा झुम्न मन लाग्यो